नौ जनाले आत्महत्या गरेका छन् जिल्ला प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको छ महिनामा दर्ता भएका अठाइस मुद्दा मध्ये सबैभन्दा बढ़ी नौवटा आत्महत्याका दर्ता भएको देखिएको हो आठजनाले झुण्डिएर जीवन समाप्त पारेका छन् भने एकजनाले सेवन गरेर आत्महत्या गरेको देखिएको छ यस्तै छ महिनामा जनाले भवितव्यले ज्यान गुमाएको प्रहरीको तथ्याङ्कले देखाएको छ साथै सार्वजनिक अपराध सम्बन्धी चार फुटकर ज्यान सम्बन्धी दुई र जबरजस्तीकरणी जबर, एक जबरजस्तीकरणी उद्योग लागू औषध सवारी ज्यान सवारी साधनबाट भवितव्य ज्यान कर्तव्य ज्यान र चोरी सम्बन्धी समान एउटा एउटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ डडेलधुरामा साक्षरता घोषणा अभियानले तीव्रता पाएको छ अहिले धमाधम गाविसहरू साक्षर घोषणा हुने क्रम चलिरहेको छ यसै क्रममा हिजो जिल्लाको मणिले गाविसलाई पनि साक्षर घोषणा गरिएको छ डडेलधुरा जिल्लाको दशौं साक्षर गाविस मणिलेखको सान साक्षर मणिलेख गाविसवासीको पहिचान नाराका साथ एक औपचारिक कार्यक्रमका बीच जिल्लाको दशौं साक्षर गाविसको रूपमा साक्षर घोषणा गरिएको हो जिल्ला शिक्षा अधिकारी वसन्त कुमार खत्रीद्वारा साक्षर गाविस घोषणा गरिएको हो साक्षरताका लागि तोकिएका बाह्रवटा मापदण्ड मध्ये गाविसले न्यूनतम सातवटा मापदण्डहरू पूरा गरेर गाविसमा रहेका पन्ध्रदेखि साठी वर्ष उमेरका कुल जनसंख्या तीन हजार दुई सय अडसठी जना मध्ये तीन हजार एक सय पच्चीसजना साक्षर रहेको पाइएपछि गाविसलाई साक्षर घोषणा गरिएको सामुदायिक सिकाइ केन्द्र मणिलेखका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिएका छनृ जिल्ला अदालत डडेलधुराबाट तीन वर्ष पहिले जुवा मुद्दामा फैसला सुनाइएका फरार एकजना अभियुक्तलाई पक्राउ गरी जेल चलान गरिएको छ दुई हजार सत्तरी सालमा जुवाता सम्बन्धीको एउटा मुद्दामा दुई सय जरिवाना तोकिनुका साथै जुवा सम्बन्धीका अर्को मुद्दामा एक महिना सजाय तोकिएका जिल्लाको अमरगढ़ी नगरपालिका पाँचका सुरज भनिनी शेरबहादुर ओलीलाई प्रहरले पक्राउ गरेको हो शुक्रबार नै पक्राउ परेका उनलाई अदालतमा पेश गरी हिजो नै जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ बैतडीको तल्लो सोराड क्षेत्रमा पर्ने मेलौली गाविस वडा नम्बर तीन स्यालतडी मुन्द्रेका पचास घर परिवार सिंचाई कुलो अप भत्किएपछि विस्थापित भएका छन् विक्रमसम्म दुई हजार बासठी साल भदौमा आएको पहिरोले दुई सय पाँच रोपनी खेत सिंचाई गर्ने कुलो भत्किएपछि हालसम्ममा पनि ती परिवार विस्थापित भएको स्थानीय जयदत्त भट्टले जानकारी दिएका छन् सुर्नाया नदीबाट तीन किलोमिटर टाढाबाट परम्परागत रूपमा स्थानीय निर्माण गरेको कुलो भत्किएपछि आफूहरूले विस्थापित हुनु परेको हो उनले भने अहिले पचास घर परिवार महारुद्र गाविसको वडा नम्बर छ सात र आठमा छरिएर बसेका छौं कुलो भत्केपछि कुलो निर्माणका लागि सरकारी निकायसँग धाउँदा समेत केही उपाय नलागेपछि आफूहरूले विस्थापित हुनु परेको स्थानीय लालमणि भट्टले बताएका छन् उनले भने वर्षको तीन खेती हुने मैदानी फाँट सिंचाईको अभावमा बाँझेर आएपछि अहिले हातमुख जोड्न समेत समस्या भएको छ दलका नेताहरूले पनि हाम्रो समस्या नबुझेको उनले बताएका छन् चुनावमा भोट माग्न आउँदा आश्वासन मात्रै दिए चुनाव जितेपछि फर्केर पनि नहेरेको स्थानीयको गुनासो रहेको छ धान गहुँ र फलफूल प्रशस्त फल्ने स्यालतडी मुद्रेमा अहिले सिस्नु फलेको छ सिस्नु फुलेको छ जिल्ला विकास समितिले कुलो निर्माणका लागि पाँच लाख बजेट विनियोजन गरेकाले यो वर्ष समस्या समाधान हुने जिल्ला विकास समिति बैतडीका सूचना अधिकृत विक्रम बहादुर चन्दले जानकारी दिएका छन् कुलो भत्केको एक दशक बितिसक्दा समेत समस्या समाधान नहुँदा स्थानीय चिन्तित बनेका छन् संघर्ष समिति गठन गरेर तीन वर्ष यता जीविसक खानेपानी सिंचाई कृषि लगायतका कार्यालय धाउँदै आएको भए पनि समस्या कसैले नबुझेको उनीहरूले गुनासो गरेका छनृ बैतडीको तल्लो सोराडमा बारम्बार मानिसमाथि आक्रमण गरी नरभक्षी चितुवा मार्न स्थानीय बासिन्दाले माग गरेका छन् दिउँसै घर घरमा चितुवा आउन थालेपछि घर बाहिर निस्कन पनि समस्या भएको भन्दै चितुवा मार्न स्थानीय बासिन्दाले माग गरेका हुन् चार वर्ष यता मात्रै यस क्षेत्रमा चितुवाको आक्रमणबाट बाइसजनाको ज्यान गइसकेको छ गत भदौमा मात्रै दुईजनाले दुईजनाको चितुवाले ज्यान लिएको थियो चितुवाले बारम्बार त्रास मचाउन थालेपछि चितुवा मार्नका लागि आफूहरूले माग गरेको उदयदेवका झापुचन्दले जानकारी दिएका छन् चार वर्ष यता तल्लो सोराटका पञ्चेश्वर कुलाउ आमचोरा सरमारी उदयदेव विशालपुर रोडीदेवल लगायतका गाविसमा चितुवाले मानिसमाथि आक्रमण गर्दै आएको छ पन्ध्र हजार कुखुराको अण्डा उत्पादन गर्ने उद्देश्यले कञ्चनपुरको रेकुवा र बेसवा गाविसमा एग्रो फर्म शुरू भएको छ सुदूरपश्चिममा बाहिरी जिल्लाबाट अण्डा आयात भइरहेकाले बाहिरबाट आउने अण्डालाई विस्थापित गरेर आत्मनिर्भर बनाउन एग्रो फर्मको शुरू गरिएको व्यवसायीले बताएका छन् दुई करोड़को लगानीमा शुरू गरेको आरबी एग्रो फार्म प्रणालीले दुई विघाह जग्गामा चारवटा फर्म निर्माण गरिएको आरबी एग्रो फार्म प्रणालीका संचालक रविन्द्र खड्काले बताएका छन् सिटिजन बैंकमा जग्गा धितोमा राखी शुरू गरेको फर्मले पाँच वर्षभित्र पचास हजार अण्डा उत्पादन गर्ने लक्ष्य लिएको छ संचालक खड्काका अनुसार सुदूरपश्चिममा दैनिक एक लाख अण्डा खपत हुने भए पनि अहिले तीस प्रतिशत मात्र उत्पादन हुँदै आएकाले सुदूरपश्चिममा उत्पादन बढ़ाएर आत्मनिर्भर बनाउन खोजिएको हो वैदेशिक रोजगारीबाट फर्केर तीनजनाले संयुक्त रूपमा एग्रो फार्म व्यवसाय शुरू गरेका हुन् रविन्द्र खड्का शंकर साउद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 भारत बीचको आर्थिक सम्बन्ध जिल्लाको प्रवेशद्वारका रूपमा विकसित हुने दावी गर्दै उनले महाकाली नदीमा चार लेनको पुल बन्ने सुदूरपश्चिमको समृद्धिमा टेवा पुग्ने बताएका छन् कैलालीको जोशीपुरका महादेव डगौरलाई प्रहरले पक्राउ गरेको छ प्रहरी सहायक निरीक्षक बनाइदिन्छु भन्दै टिकापुर नगरपालिका वडा नम्बर नौका ठाकुर प्रसाद चौधरी र प्रतापपुर पाँचका दिनेश चौधरीलाई ठगे गर्ने डगौरालाई इलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरेको हो डगौराले दुईजनाबाट सात लाख पचास हजार रूपियाँ ठगी गरेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ठगीमा संलग्न भनिएका रुद्र राणा फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरले जनाएको छ पक्राउ परेका चौधरीलाई ठगी मुद्दा दर्ता गरी जिल्ला अदालत धनगढ़ी प्रहरीबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक निरक रावलले जानकारी दिएका छन् आज सञ्चालन हुने कक्षा एघारको मौका परीक्षाको सम्पूर्ण तयारी सुदूरपश्चिमका पहाड़ी जिल्लामा पूरा भएको छ देशभर आज एक दिन मात्र सञ्चालन हुने परीक्षामा कक्षा एघारमा एक विषयमा अनुतीर्ण भएका विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन् सुदूरपश्चिमाञ्चलका तराईका दुई जिल्ला बाहेक सात पहाड़ी तथा हिमाली जिल्लाबाट परीक्षामा दुई हजार छ सय छयासी जना परीक्षार्थी सहभागी हुँदैछन् परीक्षामा सबैभन्दा बढी विद्यार्थी बैतडी र सबैभन्दा कम दार्चुलाबाट सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय डडेलद्वाका कार्यालय प्रमुख युवराज पौडेलले जानकारी दिएका छन् बाजुराबाट तीन सय सतासी बझाङबाट तीन सय एकहत्तर अछामबाट पाँच सय छयासी डोटीबाट दुई सय सडचालिस डडेलद्राबाट दुई सय सतासी बैतडीबाट छ सय अठाइस र दार्चुलाबाट एक सय अस्सी जना परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका छन् परीक्षा सञ्चालन हुने केन्द्रहरूमा बाजुराको लागि मालिका मावि मार्तडी बझाङको लागि सत्य ओती मावि भूपुर अछामको लागि सोडसा देवी मावि मंगलसन डोटीको लागि Sujan English boarding school Rajpur Dipayal डडेलधुराको लागि महेन्द्र मावि खलङ्गा बैतडीको लागि वीरेन्द्र मावि साहिलिक र दार्चुलाको लागि गोकुलेश्वर मावि गोकुले केन्द्र तोकिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिएका छन् परीक्षा बिहान एघार बजेदेखि दिउँसो दुई बजेसम्म सञ्चालन हुनेछ परीक्षाको नतिजा एक महिनाभित्रै आइसक्ने समेत प्रमुख पौडेलले जानकारी दिएका छन् नयाँ शैक्षिक सत्रसँगै कक्षा दसको पाठ्य पुस्तक परिवर्तन भएर आउने भएको छ आगामी वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरू हुने भए पनि पुस्तक छाप्ने काम भने बाँकी नै रहेको छ पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण प्रसाद काप्रीले कक्षा दसको अनिवार्य छवटै विषय नेपाली अंग्रेजी गणित विज्ञान सामाजिक स्वास्थ्य जनसंख्या तथा वातावरणको पाठ्य परिवर्तन हुन लागेको जानकारी दिएका छन् निर्देशक काप्रीले प्रत्येक दस वर्षमा पाठ्यक्रममा सामान्य संशोधन तथा परिमार्जन गरिने गरेको बताएका छन् त्यसै अनुसार आगामी शैक्षिक सत्र वर्षदेखि सामान्य परिमार्जन तथा संशोधन सहित पुस्तक प्रकाशन हुन लागेको हो सामाजिक शिक्षामा गत वर्ष जारी भएको संविधान तथा निर्वाचन सम्बन्धी विषयवस्तु थपिनेछ भने अन्य विषयहरूमा पनि केही विषयवस्तु परिवर्तन भएर आउन लागेको छ कक्षा शुरू हुनुभन्दा पन्ध्र दिन पहिले नै स्कूलमा पाठ्य पुस्तक पुर्याउनु पर्ने भए पनि अहिलेको छपाईको गति हेर्दा बेलैमा सबैतिर किताब पुर्याउन सकिने सम्भावना नदेखिएको सरोकारवालाहरूले बताएका छन् शहीद दशरथ चन्दको सम्झनामा बैतडीमा शहीद दशरथ चन्द स्मृति अन्डर नाइन्टिन आमन्त्रण क्रिकेट प्रतियोगिता आजदेखि सञ्चालन हुने भएको छ सय दश रन स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रतियोगितामा आठ टीमको सहभागिता रहने प्रतिष्ठानका सचिव नरेन्द्र बहादुर चन्दले जानकारी दिएका